जति धोका दिन्छौ देऊ माया गर्न छोड्दिन म जति धोका दिन्छौ देऊ माया गर्न छोड्दिन म तिम्रो आँगनबाट अन्त पाइला कतै मोड्दिनमा जति धोका दिन्छ देऊ माया गर्न छोडिदिए घातमाथि घात देऊ हाँसी हाँसी सहने छु तिमले चोट लाए पनि चुपचाप रहने छु ओ घातमाथि घात देऊ हाँसी हाँसी सहने छु तिमले चोट लाए पनि चुपचाप रहनेछु कसैसँग कतै पनि गुनासो के गर्दिन जे जे पर्छ खपिदिन्छु आँसु कतै छर्दिन म जति धोका दिन्छौ देऊ माया गर्न छोड्दिन